कसैको वचनले मन खाइरहेछ कसैको वचनले मन खाइरहेछ क्षितिज पारीकै याद आइरहेछ कसैको वचनले मन खाइरहेछ क्षितिज पारीकै याद आइरहेछ मान्छे पापी हुन्छ किन गर्छ पाप मान्छे पापी हुन्छ किन गर्छ पाप आफ्नै उल्टै आरोप लगाइरहेछ कसैको वचनले मन खाइरहेछ हरेक ठाउँमा अन्याय भएपछि ऊ हरेक ठाउँमा अन्याय भएपछि ऊ न्यायका लागि मन्दिर धाइरहेछ क्षितिज पारीकै याद आइरहेछ प्यारको बदलामा एउटा मान्छेले प्यारको बदलामा एउटा मान्छेले उपहार मलाई आँसु पठाए रहेछ क्षितिज पारीकै याद आइरहेछ जुन दिनदेखि एक्लो आभास भयो जुन दिनदेखि एक्लो आभास भयो एक्लै गजलले जिउन सिकाइरहेछ एक्लै गजलले जिउन सिकाइरहेछ कसैको वचनले मन खाइरहेछ क्षितिज पारीकै याद आइरहेछ क्षितिज पारीकै याद आइरहेछ जानु पर्यो परदेश बस है माया प्यारे मत जानु पर्यो परदेश दिनको सुकिने यही सगुन बोकी मै फर्की आउँला विजयी गाथाले खुपुरी माथि बानी देउरा रिबिनको सुकिने फुले सगुन बोकी मै फर्के आउला विजय सुना नलिनु सुर्ता भर प्रिय बिरको दिल दुख्छ बसे है माया प्यारी मत जानु पर्यो बसे है नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेको छु दर्पण पारिका मित्र राजसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ र तपाईँसँग हामी आउँछौँ हरेक साताको आइतबार बिहान दस बजेपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि यो बस्ती बस्नको लागि तपाईँसँगै तपाईँको भावनासँग सँगसँगै सहयोग गर्नको लागि हामी आउने गर्छौँ साहित्यको साझा फुलबारी सबै विधाहरू समेटिने कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ तपाईँका जीवन्त ती रचनाहरूमा हामी आवाज भन्ने काम गर्छौँ यो बसाइमा रहेर साहित्यका सबै जातिका फुलहरू फुल्छन् कार्यक्रम मेरो रचनाको यो बसाइमा कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरेँ जुन रचनालाई चन्द्र बुढा आसामदेखि पठाउनु भएको थियो कसैको वचनले मन खाइरहेछ कसैको वचनले मन खाइरहेछ क्षितिज पारीकै याद आइरहेछ मान्छे पापी हुन्छ किन गर्छ पाप आफ्नै उल्टै आरोप लगाइरहेछ क्षितिज पारीकै याद आइरहेछ वास्तवमै पनि हो र निकै सुन्दर रचना यो सुन्दर रचना पठाइदिनु भएको लागि चन्द्र बुढा आसामका हुनुहुन्छ उहाँ सर्जक उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर पढ्न पाइराखौँ प्रिय मित्र यो बसाइमा रहेर आज पनि तपाईँका यस्तै सिर्जनाहरू म वाचन गर्ने नै छु कार्यक्रमको हामी सुरुवाती रहेछौँ र तपाईँले यो अवगत गराउन चाहन्छु कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग र वेबसाइटहरूमा पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ Mohan Bihani dot blogspot dot कमबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ त्यसै गरी Chisapani Nepal dot blogspot dot कममा गएर पनि कार्यक्रम मेरो रचनालाई तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ जसको लागि चाहिँ मोहन बिहानी र रामशरण श्रेष्ठजीले व्यवस्था मिलाइदिनु भएको छ उहाँहरूप्रति म निकै आभारी रहेँ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन कार्यक्रमलाई चाहिँ तपाईँहरूको माझमा राख्नको लागि तपाईँहरूलाई सुन्नको लागि त्यो व्यवस्था मिलाइदिनु भएको छ उहाँहरूप्रति म निकै आभारी रहेँ प्रिय मित्र कार्यक्रमको सुरुवात धेरै हामीले एउटा गजललाई जोडिराखेका छौँ सकेका छौँ र अब भने फेरि म तपाईँहरूको गजललाई अगाडि जोड्न चाहन्छु मेरो हातमा दिप मिलन रुद्रपुर दुई रूपन्देहीदेखि पठाउनु भएको रचना छ एउटा रचना उहाँ हाल दुहा कतारमा हुनुहुन्छ कतारदेखि उहाँले यो मेल गरेर यो रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई म अगाडि जोड्न चाहन्छु तिमीले मैले तिमीलाई दिएको चोट के थियो र मैले तिमीलाई दिएको चोट के थियो र माया गरी जानुपर्ने खोड के थियो र मैले तिमीलाई दिएको चोट के थियो र माया मारी जानुपर्ने खोट के थियो र सुनै खाने भेटायो कि सुनको महल सुनै खाने भेटायो कि सुनको महल माग्या भए ज्यानै दिन्थे नोट के थियो र माया मारी जानुपर्ने खोट के थियो र हाँसी हाँसी स्वीकार्थे म मृत्यु तिम्रै लागि हाँसी मृत्यु तिम्रै लागि अरबको घाम सही भोट के थियो र माया मारी जानुपर्ने खोट के थियो थियो र हिजो आज स्वतन्त्र छु भन्दै हिँड्छौ अरे हिजो आज स्वतन्त्र छु भन्दै हिँड्छौ अरे यो प्यार जन्जिर हुने अठोट के थियो र माया मारी जानुपर्ने खोट के थियो र मैले तिमीलाई दिएको चोट के थियो र वास्तवमै पनि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि टिका दीप मिलन रुद्रपुर दुई रूपन्देहीका मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साँच्चै पनि हो तपाईँ र मेरो मायालाई मायामा आफूले चाहिरहेको त्यो माया हुन्छ नि जुन आफूले फुलाइराखेको मायाले खोड दिएर जाँदा हामीलाई यस्तो खालको चोट अवश्य पनि हुनसक्छ र आज त्यो मायालाई मानिसहरूले पैसामा परिणत गर्न पुग्छन् मायालाई बेचिदिन्छन् मानिसहरूले तरै पनि प्रिय मित्र तपाईँ र म हाँसी हाँसी बाँच्न सिक्नुपर्छ त्यो मायाको हामीले भलो चिताउन सक्नुपर्छ अनि मात्र तपाईँ र मैले गरेको साँचो प्रेम उसले बुझ्नेछ त्यो मायाले बुझ्नेछ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु सहयोगी रबिन अटगुरी नौ अर्घा खाँचीदेखि पठाउनु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु छोरा आउँला भने जमरा नछरे दसैँमा छोरा आउँला भने जमरा नछरे दसैँमा बाँचे आउँछु दुष्टकालले नरहे दसैँमा मेरो छोरा आउँला भने जमरा नछरे दसैँमा बाँचे आउँछु दुष्टकालले नहेरे दसैँमा विदेशको ठाउँ आमा बाउ सबै छन् पराए विदेशको ठाउँ आमा बाउ सबै छन् पराई बाटो हेरेर आँसु आँखामा नझारे दसैँमा बाँचे आउँछु दुष्टकाले नहेरे दसैँमा कमाउनु पर्छ रुवाई मन बाध्यता छ आमा कमाउनु पर्छ रुवाई मन बाध्यता छ आमा ऋण सम्झेर पिर कसैले नगरे दसैँमा बाँचे आउँछु दुष्टकाले नहेरे दसैँमा बुझाउनु मन हेरेर अरू गाउँका छिमेकी बुझाउनु मन हेरेर अरू गाउँका छिमेकी आँसु झारेर दुःख पिरमा नपरे दसैँमा बाँचे आउँछु दुष्टकाले नहेरे दसैँमा रमाइलो गर्नु खाएर मिठो लुगानी फेरेर रमाइलो गर्नु खाएर मिठो लुगानी फेरेर खुसी मिल्दैन मिठो अन्नमा नरहे दसैँमा बाँचे आउँछु दुष्टकाले नहेरे दसैँमा व्यवहार धान्न छाडेर गुड उडेको चरो व्यवहार धान्न छाडेर गोड उडेको चरयो पक्कै फर्किन्छ उड्दा भुइँमा नझरे दसैँमा बाँचे आउँछु दुष्टकाले नहेरे दसैँमा छोरो आउँला भने जमरा नछरे दसैँमा बाँचे आउँछु दुष्टकाले नहेरे दसैँमा निकै सुन्दर रचना दसैँको वरिफेरीमा पनि छौँ हामी दसैँको वरिफेरीमा रहेर यो म सुन्दर गजललाई मैले वाचन गरेँ सहयोगी रविन्जीले अर्घखाँचीदेखि पठाउनु भएको थियो रचनालाई वास्तवमा पनि आज नेपाली दाजुभाइ दिदीबहिनीहरू कति विदेशिएका छन् आफ्नो त्यो रहरले होइन बाध्यताले गर्दा आफ्नो आर्थिक समस्याले गर्दा विदेशिनु परेको छ र आफ्नो आमालाई सम्झिएको छ यो गजलमा आफ्नो मातृभूमिलाई सम्झिएको छ आफ्नो गाउँ बेसीलाई सम्झिएको छ सम्झेर आँसु नझार्नु है भन्ने कुराहरू गर्नुभएको छ रविन्जीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा लक्ष्मण भन्ताना सुरेशजीले आश्रङ चार गोर्खादेखि पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु आलो रगत होली खेली जब मान्छे रङ्गिनेछ आलो रगत होली खेली जब मान्छे रङ्गिनेछ यस्तो लाग्छ एक दिन मान्छे संसारबाटै खेदिनेछ राष्ट्रियता बेच्ने दहाल राष्ट्रवादी बन्छ यहाँ राष्ट्रियता बेच्ने दहाल राष्ट्रवादी बन्छ यहाँ राष्ट्र पुज्ने सच्च सपुत खोजी खोजी मारिनेछ यस्तो लाग्छ एक दिन मान्छे संसारबाटै खेदिनेछ तिमीले पुजेका ती पत्थर देवी देउता हुँदै होइनन् तिमीले पुजेका ती पत्थर देवी देउता हुँदै होइनन् पक्कै सबै देख्यो मन्दिरमा हर्पल मान्छे पुजेनेछ आलु रगत होली खेली जब मान्छे रङ्गिनेछ कालो मैलो दरिद्र छ मनको उस्तै पापी मान्छे कालो मैलो दरिद्र छ मनको उस्तै पापी मान्छे सेतो वस्त्र बेरेपछि काल कपुत छोपिनेछ यस्तो लाग्छ एक दिन मान्छे संसारबाट खेदिनेछ सत्यताको गला गोड्छन् घोट्छ कतिसम्म पतित मान्छे सत्यताको गला घोट्छ कतिसम्म पतित मान्छे स्वार्थ सिद्धि गर्न यहाँ स्वाभिमान नै बेचिनेछ आलो रगत होली खेली जब मान्छे रङ्गिनेछ यस्तो लाग्छ एक दिन मान्छे संसारबाटै खेदिनेछ यस्तो लाग्छ एक दिन मान्छे संसारबाटै खेदिनेछ लक्ष्मण भन्ताना शिरिष आश्र चार गोर्खादेखि उहाँले यो रचनालाई मेल गरी पठाउनु भएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ त्यसै गरी अर्को गजललाई पनि अगाडि जोड्न चाहन्छु सुमन मुस्कान बालकुमारी कलेज नारायणघाट चितवनदेखि उहाँले रचना पठाउनु भएको छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु यी मानिसहरू अचम्मको पूजा गरिरहेछ यी मानिसहरू अचम्मको पूजा गरिरहेछ प्राणी रेटेर पत्थरमा रगत छर्किरहेछन् कैयौँ पटक यात्रा गर्दा देखेको हुँ मैले कैयौँ पटक यात्रा गर्दा देखेको हुँ मैले ती रुखहरू पनि अचम्मको कुँदिरहेछ प्राणी रेटेर पत्थरमा रगत छर्किरहेछ बाचुन्जेल अँधेरोमा जिन्दगी गुजारेर बाचुन्जेल अँधेरोमा जिन्दगी गुजारेर मसान घाटमा मुर्दाहरू उज्यालो पर्खिरहेछन् प्राणी रेटेर पत्थरमा रगत छर्किरहेछन् पक्कै ती कायर प्रेमी प्रेमिका हुनुपर्छ पक्कै ती कायर प्रेमी प्रेमिका हुनुपर्छ त्यसैले सडकमा लगेर शिशु फालिरहेछ यी मानिसहरू अचम्मको पूजा गरिरहेछ आफ्नै स्वार्थ पुरा गर्नको लागि यहाँ आफ्नै स्वार्थ पुरा गर्नको लागि यहाँ फगत मुस्कानलाई पनि बाँडिरहेछन् प्राणी रेटेर पत्थरमा रगत छर्किरहेछ यी मानिसहरू अचम्मको पूजा गरिरहेछ प्राणी रेटेर पत्थरमा रगत छर्किरहेछ सुमन मुस्कान बालकुमारी कलेज नारायणघर चितवन जीवन घटिरहेको छ कृष्ण र पीडाको बिचमा जीवन चलिरहेको छ दियोको तेल सरियो जीवन घटिरहेको छ भन्थ्यो पहिलो माया छुटाएर कहाँ गयो जीवन भन्थ्यो पहिलो माया छुटाएर कहाँ गयो खुसी ठान्थ्यो जिउने आधार टुटाएर कहाँ गयो धेरै लामो यात्रा हात बिचैमा छोडेर धेरै लामो यात्रा हात बिचैमा छोडेर रोप्यो फुल असिनाले चुटाएर कहाँ गयो खुसी ठान्थे जिउने आधार टुटाएर कहाँ गयो तिम्रै विश्वासमा अघि पहिला चाले तिम्रै विश्वासमा अघि पहिला चाले मेरो भाग्य शिर शिरसरी टुट्टा फुटाएर कहाँ गयो खुसी ठान्थे जिउने आधार टुटाएर कहाँ गयो एक्लै खुसी थिए बरु हिजोका दिनहरूमा एक्लै खुसी थिए बरु हिजोका दिनहरूमा फर्किएन आउने आश्वासन जुटाएर गयो खुसी ठान्थे जिउने आधा टुटाएर गयो हाँस्न रुन सिकायो भुल्न किन सिकाएनौ हाँस्न रुन सिकायो भुल्न किन सिकाएनौ पागल भन्छन् दुनियाँले हाँसो लुटाएर कहाँ गयो खुसी ठान्थे जिउने आधा टुटाएर कहाँ गयो जीवन भन्थ्यो पहिलो माया टुटाएर कहाँ गयो खुसी ठान्थे जिउने आधा टुटाएर कहाँ गयो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि देवराज भन्दन विवश आश्रु मैले गोर्खाका सर्जकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा अविरल सागर सौगात साल खान्डी झन्डी एक रूपन्देहीदेखि रचना पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु पठाउ ती यादहरू फिर्ता पठाउ निश्चुरी पठाउ ती यादहरू फिर्ता पठाउ निष्ठुरी मेरा ती तस्बिरमा आगो लगाऊ निष्ठुरी म त गरिब नै दिन सक्छु र तिमीलाई म त गरिबै नै छु तिमीलाई जाऊ उसकै धन दौलतमा रमाऊ निष्ठुरी मेरा ती तस्बिरमा आगो लगाऊ निष्ठुरी दुःख कष्ट आइ नपरोस् तिमीलाई शुभकामना दुःख कष्ट आइ नपरोस् तिमीलाई शुभकामना जुनी जुनी उसकै भए सिउँदो सजाउ निष्ठुरी मेरा ती तस्बिरमा आगो लगाऊ स्टोरी जस्तो छु यत्तिकै सडकमा छोडिदेऊ मलाई जस्तो छु यत्तिकै सडकमा छोडिदेऊ मलाई आफ्नै सुन्दर जिन्दगी बनाउने स्टोरी मेरा ती तस्बिर आगो लगाऊ स्टोरी अब तिम्रो झुटो माया चाहिँदैन मलाई अब तिम्रो झुटो माया चाहिँदैन मलाई हटाऊ दिलमा अविरललाई हटाउने स्टोरी हटाऊ दिलबाट अविरललाई हटाउने स्टोरी पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी ती तस्बिर मेरा आगो लगाउने स्टोरी मेरा ती तस्बिरमा आगो लगाउने स्टोरी निकै सुन्दर रचना अविरल सागर सौगाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा रचना छ लोचन फुलका थुङ्गा चुहातिन कैलालीका सर्जक हुनुहुन्छ उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु आफै घायल किन गर्नु अनि उनीसँग आकाश जुनका कुरा आफै घायल किन गर्नु उनीसँग आकाश जुनका कुरा प्रेमका धोका खायो खोल्दिन प्रेम रूपी मनका कुरा हिजो आज तिमीले प्रेमको जादु चलाएर पागल बनायो हिजो आज तिमीले प्रेमको जादु चलाएर पागल बनायो बारीमा रोजीको फुल भए पो भमरा भुनभुनका का कुरा प्रेमका प्रेममा धोका खाइयो खोल्दिन प्रेम रूपी सुनका कुरा त्याग तपस्या बलिदान हुन्छ भन्छन् चोखो प्रेममा त्याग तपस्या बलिदान हुन्छ भन्छन् चोखो प्रेममा ज्यानको अनु आहुति दिन सकेको प्यार सुनका कुरा प्रेममा धोका खाइयो खोल्दिन प्रेम रूपी सुनका कुरा भरभर चौबिस लाग्यो भर्खर चौबिस लाग्यो खोजे जस्तै बुढी कन्या पाएको छैन जीवन मरणसम्म साथ रहे पो सुहाउने नुनका कुरा आफै घायल किन गर्नु उनीसँग आकाश जुनका कुरा प्रेममा धोका खायो खोल्दिन प्रेम रूपी मनका कुरा लोचन फुलका थुङ्गा चुहातिन कैलाली ख्यालको आउँदा अतीतको फुट्न खोज्छ छाती चिच्याउने रहेछु उसको नाम लिँदै राती झल्को आउँदा अतीतको फुट्न खोज्छ छाती सुकाएरै मार्ने भए फुल किन सार्नु हो सुकाएरै मार्ने भए फुल किन सार्नु आधा घाटमै छोड्ने भए खोला किन तार्नु हो आधा घाटमै छोड्ने भए खोला किन तार्नु आउँछु भनिने खबर उसै कहाँ पुर्याइदेऊ न कोही तिम्रो यादमा मर्छ होला भनिदेऊ न रोई मेरो खबर उसै कहाँ पुर्याइदेऊ न कोही तिम्रो यादमा उसकै जित भो जीवनमा मैले पर्यो हार्नु उसकै जित भो जीवनमा मैले पर्यो हार्नु एकै छाको भए पनि भन्देउनु नबार्नु हो एकै छाको भए पनि भन्देउनु नबार्नु आउँछु भनी निष्ठुरीले नपार्नु ओ आउँछु भनी निष्ठुरीले भर किन पार्नु ज्यानै दिने बाचा गरी माया किन मार्नु ज्यानै दिने बाचा गरी माया किन आज म एकैछिन मन दुखेको कुरा गर्छु आज म एकैछिन मन दुखेको कुरा गर्छु अन्तर्निहित जे जेथामा जीवन लुकेको कुरा गर्छु सोच्दा सोच्दै सूर्यसँगै चन्द्र भुलेपछि सोच्दा सोच्दै सूर्यसँगै चन्द्र भुलेपछि मध्य रासमा रातमा झस्काउन कुकुर भुकेको कुरा गर्छु आज म एकैछिन मन दुखेको कुरा गर्छु आशालाई विश्वासले छलाम मारी जाँदा आज आशालाई विश्व श्वासले छलाम मारे जाँदा आज भरोसा र अविश्वास सब थोक रोकेको कुरा गर्छु आज म एकैछिन मन दुखेको कुरा गर्छु व्यर्थतामा एक्कासी कुरो भए ठुङठुङी व्यर्थतामा एक्कासी कोरो भए ठुङठुङी चरी उडेपछि त्यो डाली सुकेको कुरा गर्छु आज म एकैछिन मन दुखेको कुरा गर्छु खुर्सानीको बोटो रोपे लिची फल्ने आशामा खुर्सानीको बोटो रोपी लिची फल्ने आशा राख्दा साँच्चै आज यो प्रेम झुकिएको कुरा गर्छु आज म एकैछिन मन दुखेको कुरा गर्छु अन्तर्निहित जय जेथामा जीवन लुकिएको कुरा गर्छु अन्तर्निहित जय जेथामा जीवन लुकेको कुरा गर्छु लभ लाइट प्रेम प्रकाश गोरही एघार भरतपुर दाङदेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो घोरही एघार भरतपुर दाङका सर्जक हुनुहुन्छ प्रेम प्रकाशजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ तपाईँको यो बसाइमा रहेर प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा हट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट र W W W dot radio Arpan dot blogspot dot कमबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र हामी कार्यक्रम मेरो रचनाको बसाइमा रहिराखेका छौँ तपाईँकै रचनाहरूमा बोलिराखेका छौँ तपाईँकै रचनाहरूमा आवाज मिसाइराखेका छौँ र हामी कार्यक्रमको निकै उत्तरार्धतिर आएका छौँ र उत्तरार्धतिर रहँदा एउटा गजललाई मात्र वाचन गर्छु यहाँनिर रहेर अर्को गजल म आगामी हप्ताहरूमा तपाईँको गजलहरूलाई रचनाहरूलाई जोड्दै जाने नै छु मेरो हातमा असफल यात्री सुमन खोटाङदेखि उहाँले रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु अलिकति पीडा व्यथा लुकिएको छ यहाँ अलिकति पीडा व्यथा लुकिएको छ यहाँ माया गर्ने मुटु पनि दुखिएको छ यहाँ निश्चय थियो भाग्य रेखा भाग्यरेखा कोरी छाड्ने निश्चय भयो भाग्यरेखा कोरी छाड्ने जिन्दगीको यात्रा गर्दा चुकिएको कुरो यहाँ माया गर्नु मुटु पनि दुखिएको छ यहाँ नजर जुदाई कसैसँग बोल्न छाडिसकेमा ठाडो पारी हिँड्ने शिर झुकेको छ यहाँ अह चाहिँदैन अब म जिउन संसारमा अह चाहिँदैन म अब म जिउन संसारमा पुरा शिर कमजोर भई सुकेको छ यहाँ अलिकति पीडा व्यथा लुकेको छ यहाँ माया गर्ने मुटु पनि दुखेको छ यहाँ माया गर्नु गर्ने मुटु पनि दुखिएको छ यहाँ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि असफल यात्री सुमान खोटाङ्क सर्जकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र अब भने कार्यक्रमबाट ओझेल पर्नुपर्छ यो बसाइँबाट उठ्नुपर्छ आजको यो साहित्यिक डुङ्गालाई यहीँनिर कतै बिसाउने बेला आइसकेको छ अब भने हामी यो किनाराबाट अलिकति पर सर्नुपर्छ जस्तो मलाई लागिराखेको छ प्रिय मित्र यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र सर्जकहरू सबै सबै सबैलाई धन्यवाद दिन चाहन्छु ज जसले आज रचना पठाएर सहयोग गर्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र यो समयमा म सम्झन चाहन्छु चाहन्छु आगामी दिनहरूमा पनि उहाँहरूको साथ र सहयोग मैले पाउने नै छु र यतिन्जेल सुनेर तपाईँले मलाई साथ दिनुभएको लागि फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्रविधिमा रहेर दर्पण पारीका मित्रले मलाई साथ दिनुभयो दर्पण पारीका मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् भन्थ्यो हात चोखो माया मर हुन्छ भन्थ्यो हात सामाई गरिबको झुपडीमा गयो आगो लगाए गरिबको झुपडीमा गयो आगो लगाए यो मन दुखेरा तिम्रो डोली हेरी हेरी रोएँ लुकेर यो मन दुखेर तिम्रो डोली हेरी हेरी रोएँ लुकेर डोली चढी रमाउँदै गयो पराई घर महल अनि धनी केटा पायो ठुला ठुला महल अनि धनी केटा पायो धोके बाजी भनेर नै मलाई दोषी लायो बाजी भनेर नै मलाई दोषी लायो यो मन दुखेर तिम्रो डोली हेरी हेरी रोएँ लुकेर यो मन निरन्तर गुन्जिरह्यो अर्पणमा सो